तिम्रो त्यो रूपले मेरो you know. आँखै बेमानी विष्णुमाया गुरुङ अनि शक्ति चनको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ आजको यो बिहिबारे बसाइमा निकै नै रमाइला लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन पराउनु भएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ र कार्यक्रममा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कलाकार मित्रहरूसँग पनि कुराकानी गर्छौँ हामी हरेक दिन हरेक प्रस्तुतिको साथ उपस्थित हुन्छौँ आजको यो बिहिबार व्यवसायमा तपाईँले नै मन पराउनु भएका निकै नै रमाइला रमाइला लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ ढिला नगरीकन फेरि अर्को एउटा भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ नक्क नक्कलीको ठिक छैन चाला कृष्ण रेउले र जुन रिजाल काफ्लेको सुमधुर आवाजमा सजिएको लोक भाका अब क्रम क्रममा तपाईँको लागि यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज र र कार्यक्रम लोकझङ्कारको व्यवसायसँगै रहनुहोला ठिक छैन पारा नक्कलीको ठिक छैन पारा भोलि भोलि भनेर नटारा के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनु के माया लाउने हो बिना स्वादको ठिक छैन पारा भोलि भोलि भनेर नटारा के कुरा गर्ने हो तै छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिनु के माया लाउने हो बिना स्वादको के माया लाउने हो बिना स्वादको एक सय चार थोप्लो पाँच मेगा हर्ट छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाँत एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिबिएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको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 आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HM K Chitwan dot कम मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भान्जा बाबु आकर्षक पाटेसन हेरौँ हेरु लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी हे हिँड्दा हिँड्दै आएछु टाइमा रुख्छ भन्थ्यो घरैको आडैमा डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो कि पल्लो अलमल पढे बनाइमा किन मूल बाटोमा निस्कनै सकिन डाँडै फुर्के सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो कि नमस्ते म लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघाहरू अर्पण सबैका लागि सधैँका लागि घर चिन्दै सकिन यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई कार्यक्रम लोक झन्कारकी व्यवसायमा फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोक झन्कारकी व्यवसायमा हामी निकै नै रमाइला लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ हामी कहिले पुराना भाका बजाउँछौँ कहिले नयाँ भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग उहाँसँग पनि कुराकानी गर्छु हरेक दिन हरेक प्रस्तुतिको साथ हामी उपस्थित हुन्छौँ आजको यो बिहिबारे बजाइमा भर्खरै बजारमा आएका लुकदुहुरी भाका र तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन भएका लुकदुहुरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छु ढिला नगरीकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु अर्को एउटा भाकाबाट भाका रहेको छ राधिका हमाल अनि भीम पौडेलको सुमधुर आवाजमा सजिएको लोक भाका क्याम्पसको गेटीमा अवक्रममा तपाईँको लागि कहिले पहिलो भेट्दैन बसको गेटवेमा राधिका हमाल अनि भीम पौडेलको सुमधुर आवाजमा लोक भाका हामीले पृष्ठभूमिमा राखिसक्यौँ यिनै भाकाहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै निकै नै रमाइला लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोक के बसालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म तपाईँसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई विशेष आभार व्यक्त भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि आजको लोकझङ्कारको श्रृङ्खलाबाट यो मिट निकै नै रमाइला लोकदोहोरी भएकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै बिदा हुन्छु नमस्कार सम्झेर खसेको छैन छैन ती गुनासो एउटा आँखा बेचेर तिमीलाई खुसी किनौला अर्को आँखाले हेरौँला तिम्रै उठको हाँसो आँखैमा आफ्नो सम्झेर खसेको छैन छैन के